एक सय चार थोप्लो पाँच मेगा हाम्रै वनपाखा भन्ज्याङ चौतारीमा घन्किने सुमधुर लोक भाकाहरूको सङ्गालो कार्यक्रम रोचाइमा लोक भाका हे सुन्न चाहनुहुन्छ आफूलाई मनपर्ने लोक भाका भने फोन गर्नुहोस् हामीलाई शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसमा हामी बजाउँछौ तपाईँको रोजाइको भाका कार्यक्रम रोजाइमा भाकामा मन हेलो हाई माना माना कस्तो कस्तो भएको छ हरेक हप्ताको मङ्गलबार र बिहिबार अपराह चार बजेको अर्पण खबर पछि मात्र रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्समा कार्यक्रम रोजाइमा लोक भाका रोजाइमा लोक भाका अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हार्ज र यो कार्यक्रम रोजाइमा लोकभाका नमस्कार अनि धेरै धेरै स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि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 मनपर्ने भाका तपाईँको एकजना नजिकको व्यक्तिलाई पनि तपाईँले सम्झिन सक्नुहुनेछ र रोजाइमा लोक भाकाको व्यवसाय लिएर हामी तपाईँको माझमा तपाईँकै रोजाइमा रहेको भाका प्रस्तुत गर्नको लागि आउँछौँ तपाईँलाई थाहा नै छ व्यवसाय लिएर हप्ताको दुई दिन आउँछौँ मङ्गलबार र बिहिबार आज बिहिबार यो श्रृङ्खला पनि हो विशेषतः नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका तपाईँले निकै नै मन पराउनु भएका अझ भनौँ तपाईँको मनमुटुमा बस्न सफल भएका तिनै लोक भाकाहरू तपाईँको माझमा राख्छ जुन भाका सुन्दा तपाईँलाई कहीँ न कहीँ कुनै न कुनै दिनको सम्झना आउन सक्छ अथवा जुन भाका अहिले नेपाली लोकगीत सङ्गीतको बजारमा बजेका छैनन् अलि पुराना छन् ती भाकाहरू पनि तपाईँलाई सुन्न मन लागेको छ भने आउनुहोला तपाईँ आउने दुईवटा बाटो हामीले खुला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म कोराकदेखि पार्वती तामाङ पार्वती पार्वतीजी हजुर के छ तपाईँको हाल सबै छ दिदी मेरो पनि एकदम ठिकठाक छ रोजाइमा लोक भाकाको यो बसाइमा तपाईँसँग धेरै कुरा गर्दैन कुन भाका सुन्नुहुन्छ आज तिमीले गर्दा यतिको बन्न जाने हो है कसलाई सुनाउनुहुन्छ एकजना मात्रै सम्झिनुहोस् हजुर ल हुन्छ तपाईँको रोजाइमा रहेको भाका हामी तपाईँको माझमा राख्ने नै छौँ अहिले भने बिदा हुन्छ नमस्कार नमस्ते <laughs> बन्न जानियो निकै नै रमाइलो खालको भाका तपाईँले सुनिसक्नु भएको छ पशुपति शर्मा अनि टिकापनको आवाज रहेको भाका हो पार्वतीजीले आफ्नो रोजाइमा बार्नु भएको थियो र तपाईँलाई पनि यस्तै भाका सुन्न मन लागेको छ आफ्नो रोजाइमा रहेको भाका भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला कोही साथी हुनुहुन्छ लाइनमा म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर दिदी नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म सङ्गीता तिमल सिन्हा माडीदेखि सङ्गीता तिमल सिन्हा माडीदेखि सङ्गीताजी हजुर दिदी के छ तपाईँको हालखबर ठिकै छ अनि हजुरहरूको हाम्रो पनि एकदम ठिकठाक छ राज्यको पनि एकदम ठिक छ मेरो पनि ठिक छ सबैजनाको ठिक छ है अनि आज हाम्रो सङ्गीताजीलाई कुन भाका सुन्न मन लाग्यो पूर्णिमाको जुनमा पनि डाक्छ भन्ने पूर्णिमाको जुनमा पनि डाक्छ है ल ठिक छ यो तपाईँलाई मनपर्ने भाका तपाईँको एकजना नजिकको व्यक्ति तपाईँ कसलाई सुनाउन चाहनुहुन्छ एकजना मात्रै कसलाई सम्झिनुहुन्छ यो भाका मार्फत मेरो छोरी हुन्छ आउनुको खुसी लाग्यो सङ्गीता आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छ तपाईँको रोजमा रहेको भाका पक्कै पनि राख्छु हजुर नमस्कार छौ मान मुटु भारी मैले भुल्न साक्थे के गारे जुनमा पानी दाग्छ पूर्णिमाको जुनमा पानी छ सम्झेको दिन छैन तिम्रै माया लाग्छ मान मुटु भारी मैले भुल्न साथ थिएर के गरी जुनमा पानी दाग्छ पूर्णिमाको जुनमा पानी दाग छ नरोएको रात छैन न सम्झेको दिन छैन तिम्रै माया लाग्छ हो सानो तिम्रै माया लाग्छ पानी लाग्छ पूर्णिमाको रानी जुनमा पानी लाग्छ पूर्णिमाको जुनमा पानी दाग्छ नरोएको रात छैन नसम्झेको दिन छैन तिम्रै माया लाग्छ घाम लागे पानी तिमी बिना तेरै भए रानी जुनमा पानी दाछ पूर्णिमाको झुलमा पानी दाग छ नरोएको रात छैन सम्झेको दिन छैन तिम्रै माया लाग्छ हो सानो तिम्रै माया लाग्छ बितेको रात छैन र सम्झेको दिन छैन तिम्रै माया लाग्छ निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ सङ्गीताजीले आफ्नो रोजाइमा पार्न सफल हुनु भएको भाका हो र तपाईँ यति बेला रोजाइमा फाकाको व्यवसाय सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्चमा र यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ रोजाइमा लोकभाकाको व्यवसाय लिएर हामी हप्तामा दुई दिन आउँछौँ मङ्गलबार र बिहिबार आज बिहिबार व्यवसाय व्यवसायमा पनि तपाईँकै रोजाइमा रहेका सुमधुर लोकभाकाहरू तपाईँकै माझमा राख्नेछौँ र यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु यदि तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ र यति बेला भने कोही साथी हुनुहुन्छ लाइनमा नमस्कार नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म कोराकबाट कोराकबाट हजुर शान्ति है हजुर के छ शान्तिजी हालखबर एकदम ठिक छ दि एकदम ठिक छ खाजा खानु भयो नि है खाजा भइसक्यो दि हजुरको भयो है मेरो पनि भइसक्यो हाम्रो हाम्रो निकै नै माया गर्नु भएको छ शान्तिजीले है शान्तिजीको आवाज र अनुजीको आवाज मलाई उस्तै उस्तै लागेछ म अलिकति झुक्किन खोजेँ है अनि के छ अरू नानौला हालखबर हाल खबर सबै ठिक छ दिदी त्यही त हो घरमा बसिन्छ कपडा सिलाइन्छ त्यही हो राम्रै छ रमाइलै छ है हजुर रमाइलोसँग बस्नु होला हामीलाई पनि माया गर्दै गर्नु होला यसरी नै सधैँ माया गर्नु होला तपाईँको मायाको हामी सधैँ भएको हुन्छ है त अनि आज शान्तिजीले कुन भएका सुन्ने मैले प्राविधिक दाजुलाई भनिसकेँ अनि कसलाई सुनाउनुहुन्छ विशेष गरी एकजना मात्र सम्झिनुहोस् मलाई माया गर्ने मेरो राजको लागि हुन्छ आउनुभयो खुसी लाग्यो अहिले भने छुटिन्छ है ल नमस्कार नमस्ते Thank you. भन्नुहोस् जय जय होस् जय जय होस् तिम्रो जय जय होस् सुन झरोस् मै नपरोस् सानो तिम्रो जिन्दगी सुखमय हो ढुङ्गानी सुल्बलो जुले पनि तिमीलाई छुम्भनोस् जय जय जय जय परोस सानो तिम्रो जिन्दगी सुखमय होस् जय जय हो तिम्रो जय जय होस् थोपा सुन झरोस् मै झै रुन नपरोस् सानो तिम्रो जिन्दगी सुखमय होस् सुखमय होस् निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ र रोजाइमा लोक भाकाको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूमा र रोजाइमा लोक भाकाको व्यवसाय लिएर हामी हप्ताको दुई दिन आउँछौँ मङ्गलबार र बिहिबार आज बिहिबार व्यवसाय व्यवसायमा रहेर तपाईँको माझमा तपाईँकै रोजाइमा रहेका भाकाहरू प्रस्तुत गरिराखेका छौँ र हामी कार्यक्रमको लगभग अन्तमा पनि आइसकेका छौँ राजले त्यस्तै इसारा गरिराख्नु भएको छ भने कार्यक्रमबाट बिदा माग्नुपर्छ यतिन्जेलसम्म तपाईँले रोजाइमा लुक भाकाको व्यवसाय सुनेर बसिदिनुभयो साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै गुणाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई धन्यवाद र आज जो साथीहरू फोन सम्पर्कमा आउनुभयो तपाईँलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र फोन प्रयास गर्नुभयो होला तपाईँमध्ये कतिले तपाईँलाई पनि धन्यवाद र यतिन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद दिँदै रोजाइमा लुक भाकाको आजको यो बिहिबारी बसाइबाट म प्रतीक्षा पनि छुटिन्छु रोजाइमा लुक भाकाको बसाइ लिएर तपाईँलाई भेट्न मङ्गलबार पुनः चार बजेको अर्पण खबरपछि उपस्थित हुने नै छु त्यतिन्जेलसम्मको लागि भने बिदा भए नमस्कार लोभिएका सारा चन्द्र हो कि तारा लोभिएका सारा झल्को बारम्बार तिमलाई देखेसी आँखा लोभी मन पापी भयो तिमलाई देखेसी आँखा लोभी मन पापी भयो तिमलाई देखेसी आँखा लोभी मन पापी भयो तिमलाई देखेसी आँखा लोभी मन पापी भयो तिमलाई देखेसी आँखालो भीमन पापी भयो तिमीलाई देखेसी आँखालो भीमन पापी भयो तिमीलाई देखेसी आँखालो भीमन पापी भयो तिमीलाई देखेसी आँखालो भीमन पापी भयो तिमीलाई देखेसी